मनै उस्तो अली अली, अलि अलि बदमास जस्तो यो मनै तो कस्तो अली अलि बदमास जस्तो कति बदमास छ <laughs> सयौँ मिल हिँडियो पनि सयौँ दिल भेटियो पनि सयौँ मिल हिँडियो पनि सयौँ दिल भेटियो पनि न त कोही परे थियो नजरमा न त कोही बसे थियो यो मन सयौँ मिल पछि सयौँ दिल पछि यो मनले तिमीलाई छ ढुकढुकीले तिमीलाई छ यो मनै उस्तो कस्तो कस्तो अलि अलि बदमा जस तो कहिले उडी जाऊ भन्छ कहिले भागी जाऊ भन्छ अब त थाहा भयो होला यो कति बदमास छ न तमनको गाँसिन बाँकी छ मनसँग मन साटिन बाँकी छ न तमनको गाँसिन बाँकी छ मनसँग मन साटिन बाँकी छ तिमी बिना एक्लो मनको सहरमा एक्लै हिँड्दा थाक्छु दिलको माता मनको गाँसिएपछि मनसँग मन साटिएपछि जुला साथै को नगरमा हिँडौला साथै दिलको डगरमा यो मनै उस्तो कस्तो कस्तो अली अलि बदमास जस्तो सम्झाउँदा बदमास छ यो मनै उस्तो कस्तो कस्तो अलि अलि बदमास